नेपाल भारत सम्बन्धमा कुनै पनि गतिरोध नरहेको भारतीय जनता पार्टीका नेता जोलीको दावी चाँडै चिनिया इन्धन नेपाल आउने आपूर्ति मन्त्री पुनको भनाई भरपर्दो मौसम पूर्वानुमान प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरूको जोड प्रहरीकै डाक्टरको प्रमाणपत्र नक्कली भएको भेटियो ताइवानमा भीषण आधी आधी चीनको फुजियानातर्फ अघि सर्दै बेलायतले दोस्रो पटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित र युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्डका रेफ्री मार्कले सञ्चालन गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट खबर अब विस्तारमा सुन्नुहोस् भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपाल भारत सम्बन्धमा कुनै पनि गतिरोध नरहेको दावी गरेका छन् शुक्रबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भारत सधैँ नेपालको शान्ति स्थिरता र समृद्धिको पक्षमा रहेको भन्दै नेपाललाई अप्ठ्यारो पार्ने काम भारतले गर्न नसक्ने जिकिर गरे नेपालका सबै नेताहरूले सहमतिको आधारमा राजनैतिक स्थिरता ल्याउन अपेक्षित कदम चाल्नुपर्नेमा उनले जोड़ दिएका थिए आपूर्ति मन्त्री गणेशमान पुनले अब नेपालमा चाँडै चिनिया इन्धन आउने बताउनु भएको छ रफत संसार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरंग उत्पन्न भएको जिकिर गर्नुभयो यो सम्झौताले अन्तिम रूप लिइसकेकाले अब छिट्टै चिनिया इन्धनको समेत नेपाली उपभोग गर्न पाउने उहाँले जिकिर गर्नुभयो त्यस्तै बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको पनि उहाँले बताउनुभयो मौसम तथा जलवायु परिवर्तनबाट हुने जनधनको सुरक्षाका लागि मौसम तथा जलवायु सम्बन्धी भरपर्दो पूर्वानुमान प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन् जल तथा मौसम विभागले शुक्रबार राजधानीमा आयोजित गरेको अन्तर्क्रियामा सहभागीहरूले मौसमको सही अनुमानले बाढी पहिरोबाट हुने धनजनको क्षतिबाट जोगाउन सकिने भन्दै भरपर्दो पूर्वानुमान प्रणालीको विकास गर्नुपर्ने बताएका थिए उनीहरूले मौसम विभागले उपलब्ध गराउने तथ्याङ्क गुणस्तरीय र सजिलै बुझ्न सकिने खालको हुनुपर्नेमा पनि जोड़ दिएका थिए कार्यक्रममा सहभागी विज्ञहरूले मौसम पूर्वानुमानका लागि जीपीएस सेटेलाइटको एउटा रिसिभर मौसम विभाग आफैले राख्न सके पूर्वानुमान भरपर्दो बनाउन सकिने बताएका थिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी वरिष्ठ परीक्षक डाक्टर महेश मान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाएकोले विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त प्रधानले सुरु नियुक्ति प्रायोजनका लागि पेश गरेको आय आइएससी र बीएससीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण दिए भ्रष्टाचार गरेको पाइएको हो आयोगले प्रधानलाई हदैसम्मको कार्यवाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नेपाल आयल निगममा जागिर खाएको आरोपमा एक कम्प्युटर सहायक प्रबन्धक विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम बबरमहल काठमाण्डुका छैटौं तहका कर्मचारी जयराम गौतम नेपाल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो उनले टाइपिस्ट खमा स्थायी नियुक्ति लिँदा पेश गरेको र इन्टरमिडिएट शिक्षा परिषद पटनाको वाणिज्य विषयमा सन् उन्नाइस सय तिरानब्बेमा इन्टरमिडिएट उत्तीर्ण भएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दावी अख्तियारको रहेको छ उनले प्रथम श्रेणीको टाइपिस्ट पदमा पद मिलान गरी पदस्थापन गरेर सहायक प्रबन्धक पदमा बढुवा भएको थिए नेपालमा बाढी पहिरोको तुलनामा चट्याङबाट धेरै मानवीय क्षति भएको पाइएको छ तीन महिनाको अवधिमा चट्याङमा परेर बासठी जनाको मृत्यु भएको छ व्यवस्थापिका संसदको बैठकमा गृह मन्त्री शक्ति बहादुर बस्नेतले दिएको जानकारी अनुसार हालसम्म चौधजना चौधवटा चट्याङका घटना बासठी जनाको मृत्यु भएको जानकारी दिएको छ यसै गरी एक सय चालिसजना घाइते भएका छन् चट्याङ लागेर तीन घर पूर्ण र सात घरमा आंशिक क्षति पुगेको गृहमन्त्री बस्नेतले जानकारी दिएको छ शान्ति मन्त्रालयले सशस्त्र दण्डकालका क्षतिग्रस्त गाविस भवन र प्रहरी चौकीको पुननिर्माणलाई प्राथमिकता दिएको छ तर पुननिर्माणको काम भने हालसम्म एक तिहाई मात्र भएको छ व्यवस्थापिका संसदमा विनियोजन विधेयक दुई हजार अन्तर्गत सांसदहरूका प्रश्नको शुक्रबार जवाब दिँदै मन्त्री एकैसाथ ढकाल एकनाथ ढकालले सो जानकारी दिएका हुन् ऐतिहासिक जिम्मेवारी वहन गर्ने उद्देश्यका साथ स्थापना गरिएको शान्ति तथा पुननिर्माण मन्त्रालयले विगतका द्वन्द पीड़ित प्रभावित क्षेत्र घाइते विस्थापितलाई स्थापित गर्ने मान्यता अनुसार राहत सहयोग र पुननिर्माण कार्य अघि बढाउने काम गरिएको मन्त्री ढकालले जानकारी दिए थिए पुननिर्माणलाई अघि बढाउन आवश्यक बजेटको अभावमा अपेक्षाकृत रूपमा योजना कार्यान्वयनमा लैजान कठिनाई भएको बताउँदै उनले दण्डको समयमा क्षति भएका भौतिक संरचना पुननिर्माण गर्ने सन्दर्भमा गाविस भवन र प्रहरी चौकीलाई प्राथमिकता दिएको जानकारी दिएका छन् स्थानीय शान्ति स्थापनाका लागि सरकारले झण्डै चार हजार कार्यक्रम सञ्चालन गरेको छ तर त्यसका लागि छुट्याएको चौसठी करोड रूपियाँ बजेट अपुग भएको उनले बताए अब देश बाहिरका खबर ताइवानमा आधीमा परि दुईजनाको मृत्यु भएको छ भने अरू साठीजना घाइते भएका छन् नेपार्तक नामक आदिका कारण राजधानी ताइपिलियल लगायत अरू शहरका पन्ध्र हजार घर परिवार विस्थापित भएका छन् आदिका कारण हवाई र यातायात सेवा समेत अवरूद्ध बनेको छ भारी वर्षापछि आएको आदि विस्तारै चीनको फुजियान प्रान्ततर्फ अघि सरेको त्यहाँका मौसमविदहरूले जनाएका छन् उद्धारका लागि हजारौंको संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ आदिका कारण घरबार विहीन बनेकाहरूलाई उचित व्यवस्थापन गरिनका साथै राहतको पनि व्यवस्था गरिएको ताइवान सरकारले जनाएको छ बेलायतले दोस्रो पटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित देखिएको छ कन्जर्भेटिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरोनले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेता चुन्ने क्रममा दुई महिला बीच निकट प्रतिस्पर्धा देखिकाले मार्गरेट थ्याचर पछि बेलायतले दोस्रो पटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित बनेको हो दलको नेता चुन्नका लागि भएको पार्टीभित्रको आन्तरिक चुनावमा थेरेसा मे र आन्द्रेया लेडसम बीच मुख्य प्रतिस्पर्धा देखिएको छ दलभित्र भएको दोस्रो चरणको गोप्य मतदानमा गृहमन्त्री थेरेसा मेले एक सय निरांश र एक सय उनासर ऊर्जा मन्त्री लिडसनले चौरासी मत पाएकी छिन् जबकि तेस्रो स्थानमा रहेका न्यायमन्त्री माइकल गोबले छ्यालिस भोट पाएका हुन् अब कन्जर्भेटिभ पार्टीले थेरेसा मे र आन्द्रेया लिडसन मध्ये एकलाई आफ्नो नेता चुन्नेछ यसको छिनोफानो भने आगामी नौ सेप्टेम्बरमा हुनेछ दलका नेताले नै क्यामरोनको उत्तराधिकारीका रूपमा बेलायतको कमान सम्हाल्नेछन् अब एउटा खेल खबर युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्डका रेफ्री मार्क क्लान्टिन वर्गले सञ्चालन गर्ने भएका छन् उनी यो वर्षका तीनवटा फाइनल खेल सञ्चालन गर्ने रेफ्री पनि बन्नेछन् आइतबार राति पाउने एक बजे हुने खेलमा आयोजक फ्रान्सले पोर्चुगलसित प्रतिस्पर्धा गर्नेछ फ्रान्स विश्वविजेता जर्मनीलाई र पोर्चुगल वेल्सलाई हराउँदै फाइनलमा पुगेका हुन् युरोकपको फाइनल खेलाउने अवसर पाएका एकचालिस वर्षे क्लान्टिन वर्गले दुई महिना अघि च्याम्पियन्स लिगको फाइनल र एफए कपको फाइनल खेल सञ्चालन गरेका थिए उनलाई सहायक रेफ्री सिमोन बेक र जेक कोलिनले सहयोग गर्नेछन् एन्थोनी टेलर र एन्ड्रे मारिनरलाई भने अतिरिक्त सहायक रेफ्रीमा तोकिएको छ क्वालेन्टिन वर्गले जारी युरोमा समूह चरणका दुई र प्री क्वार्टर फाइनलको एक खेल पनि सञ्चालन गरेका थिए यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक नेपाल भारत सम्बन्धमा कुनै पनि गतिरोध नरहेको भारतीय जनता पार्टीका नेता जोलीको दावी चाँडै चिनिया इन्धन नेपाल आउने आपूर्ति मन्त्री पुनको भनाई भरपर्दो मौसम पूर्वानुमान प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरूको जोड प्रहरीकै कारण डाक्टरको प्रमाणपत्र नक्कली भएको भेटियो ताइवानमा भीषण आधी आदि चीनको फुजियानातर्फ अघि सर्दै बेलायतले दोस्रो पटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित र युरोकप फुटबलको फाइनल खेल इङ्ल्यान्डका रेफ्री मार्कले सञ्चालन गर्ने हौस् त समाचार श्रवण गर्नुभएकोमा